जान्छु घुम्नलाई वाइफाई कमरे देखेर रातो साडीमा जान्छु भने लान्छु म घुम्नलाई भाइ भाइ Yolun ilas gadi देखेर रातो साडीमा जान्छु होला